नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँको साथमा रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्ज अनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी रहिरहेका छौँ विश्वको जुनसुकै कुनामा रहेर पनि W dot radio Arpan dot com dot N मार्फत यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको जानकारी गराउन चाहन्छु कार्यक्रम अर्पण समर्पणका हरेक नवीनतम श्रृङ्खलाहरूका साथमा हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचार पछिको समयमा हामी उपस्थित हुने गर्दछौँ र करिब करिब तीन बजेसम्म तपाईँ हामी सँगै रहन्छौँ व्यवसायमा हामीले तपाईँलाई स्वागत गर्छौँ शून्य अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा नम्बरमा आइसकेपछि हामीले अगाडि सार्ने गीत मार्फत आफन्त प्रियजन घर परिवार सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउन पाउनुहुन्छ साथमा कसैलाई केही सन्देश दिन चाहनुहुन्छ भने सन्देश पनि अगाडि बढाउन सक्नुहुन्छ यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा मैले पाइरहेको छु उहाँसँग कुराकानी गरौं हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ गाईघाटबाट सन्जु सन्जुजीको आवाज सानो छु सन्जु छैन क कसलाई सम्झने सन्जु आज हुन्छ सन्जुजी आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छु नमस्कार सन्जु आउनुभएको थियो गाईघाटबाट सम्झना अगाडि बढाउनु भयो तर हामीले त्यति राम्रोसँग सुन्न सकेनौँ उहाँको आवाज सानो आइरहेको थियो फेरि कोही मित्र हुनुहुन्छ भन्ने इसारा राजबाट यहाँनिर आएको थियो तर सम्पर्क विच्छेद भइसक्नुभयो भन्ने कुरा पनि आयो तपाईँ आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा सम्पर्क गरेर आउन सक्नुहुन्छ र कार्यक्रम मार्फत हरेक दिन हरेक नयाँ खालका गीतहरू हामीले अगाडि बढाउने गर्दछौँ भने आजको आइतबारको बसाईमा भने लोक तथा दोहोरी भाकाहरू अगाडि बढ्ने गर्दछन् कोही मित्र हुनुहुन्छ यति बेला स्वागत गरौँ उहाँलाई हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ दिनेश चेपाङ कहाँबाट सिद्धिबाट दिनेशजीको पनि सानो सुनिरहेको छु नि आवाज टावर नदिएर क कसलाई सम्झने दिनेशजीले आज सर्वप्रथम हजुरको लागि धन्यवाद अनि टेक्निसियन दाजुको लागि अनि विदेशमा रहन हुने दाजुको लागि अनि चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि विशेष गरेर आरको लागि हुन्छ दिनेशजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छ नमस्कार नमस्ते दिनेश चेपाङ आउनुभएको थियो सिद्धिबाट सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ अबको क्रममा भाका सुन्ने बेला भइसकेको छ दुईजना मित्रहरूसँग कुराकानी गऱ्यौँ पृष्ठभूमि भाका गुन्जिरहेको छ भाकालाई अगाडि बढाउँछौँ त्यसपछि फेरि पनि तपाईँसँग कुराकानी गर्नका लागि उपस्थित हुनेछौँ तपाईँ टेलिफोन सम्पर्कमा प्रयास गर्दै गर्नुहोला बुढा बाले काम गर्दैनन् बुढी आमा आइया घर धान्न सक्छौ सक्दिनौ भन भन मैया हो बाले काम गर्दैनन् बुढी आमा आइया घर धान्न सक्छौ सक्दिनौ भन भन मैया मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन् बसे नामा घर जै बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भाइ बाबा आमा एक्लै छन् एक्लै छन् बसे नामा घर जै बरु छन् कि छैनन् हो कान्छे छन् कि छैनन् हो कान्छे तिम्रो दाहिर हो माछा मास बाबुआमाले एउटै छोरो पाए त के गरम त्यही छोरा नि घर झै बसे भल्ला नि बेसरम एउटै छोरो पाए त के गरम त्यही छोरा नि घर झै बसे भल्ला नि बेसरम मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन् बस्ती नामा घरे ज्वाइ बरु छन् कि छैनन् हो कान्छी तिम्रो दाइरा भाइ बाबा आमा बसिनामा घरे झै बरु छन् कि हो कान्छे तिम्रो दाइरा भै बरु छन् कि हो कान्छे तिम्रो दाइरा भै हो घर ज्वाइँ यो शीर्षकको भाका यति बेला हामीले अगाडि राख्यौँ रमाइलो खालको भाका रहेको थियो तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान कायम गर्न सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार सुनिरहनु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा सौ कोही मित्र हुनुहुन्छ भन्ने इसारा राजबाट मैले पाएको थिएँ तर गीत बजेको बेलामा गीत बज्दा बज्दै सम्पर्कबाट टाढिसक्नु अरे भन्ने इसारा पनि मैले यहाँनिर पाएँ तपाईँ कार्यक्रम अर्पण समर्पणको व्यवस्था एलआइबिसीको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइन मार्फत W W W dot radio Arpan dot com dot N मार्फत सुनिरहनु भएको छ यति बेला भने एउटा विश्राम लिनुपर्छ भन्ने इसारा राजबाट आइरहेको छ हामी विश्रामको बाटोतर्फ अनुमुख हुन्छौँ एकैछिनको विश्रामपछि हामी फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि तपाईँसँगै रहनका लागि पक्कै पनि उपस्थित हुने नै छौँ तपाईँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज अनि कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने हान्ने रोग लागिरहने छाती दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेशन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बीबीए र सीए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन मोहन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस कैमेरा सिसी निगरानी निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलईडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित याजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको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 छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा गर्न पनि कोही न कोही त चाहिँ रहेछ स्वागत छ फेरि पनि एकैछिनको विश्राम पछिको समयमा तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्ज अनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी जुटिरहेका छौँ कार्यक्रममा सहभागिता जनाउनको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा नम्बरहरू खुल्ला गरिरहेका छौँ तपाईँ आउन सक्नुहुन्छ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ कार्यक्रम मार्फत हामीले बजाउने गीत मार्फत आफन्त प्रियजन घर परिवार सम्पूर्णको लागि मिठो सम्झना साथमा कसैलाई केही सन्देश दिन चाहनुहुन्छ भने पनि सन्देश दिन सक्नुहुन्छ यति बेला कोही मित्र कार्यक्रमको लागि पर्खेर बस्नु भएको छ भन्ने इसारा राजबाट मैले पाइरहेको छु ढिला नगरिकन उहाँलाई स्वागत गर्नपट्टि लाग्दैछु हजुर नमस्कार एकदमै ठिक छ कहाँबाट को बोल्दै हुनुहुन्छ चण्डी भन्ज्याङबाट एलिसा गुरुङ अनि के छ एलिसाजी चण्डी भन्ज्याङतिरको खबर घाम लाग्ने पानी पर्ने क्रम चाहिँ चलि नै रहेछ अनि खेतीपातीको काम के भइरहेछ चण्डी भन्ज्याङतिर धमाधम चलिरहेछ है क कसलाई सम्झने आज कार्यक्रम मार्फत सर्वप्रथम त फोन उठाउने दादा र हजुरलाई हजुरको लागि धन्यवाद अनि मेरो साथीहरू भाइ बहिनीहरू सम्पूर्णलाई हुन्छ एलिसाजी आउँदै गर्नु होला अहिले पनि सुटिन्छ नमस्कार आउनु भएको थियो एलिसा गुरुङ चण्डी भन्ज्याङबाट सम्पूर्ण साथीहरूको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणमा हामीले तपाईँलाई स्वागत गर्ने गर्दछौँ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर मार्फत हामीले स्वागत गर्ने गर्दछौँ र कार्यक्रम आइसकेपछि तपाईँले हामीले अगाडि सार्ने गीत मार्फत आफन्त प्रियजन घर परिवार सम्पूर्णको लागि सम्झना साथमा कसैले केही भन्नु छ कसैले केही खबर सुन्नु छ भने पनि सन्देश छोड्न सक्नुहुन्छ कार्यक्रमको व्यवसाय मार्फत कार्यक्रम अर्पण समर्पण हामी हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब तीन बजेसम्म जुन यो समयमा लिएर आउने गर्दछौँ यो समयमा तपाईँले हामीलाई सुनेर साथ दिनुभएको छ भन्ने विश्वास पनि हाम्रो रहेको छ र यति बेला कोही मित्र सम्पर्कमा हुनुहुन्थ्यो तर सम्पर्कबाट टाढिसक्नुभयो भन्ने इसारा राजको आयो के के भइरहेछ राज आज टेलिफोन सम्पर्कमा केही गडबडी छ भन्ने इसारा मैले पाइरहेको छु यो क्रममा र फेरि पनि कोही मित्र भने आइसक्नु भएको छ भन्ने इसारा पाएँ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट पदमपुरबाट के भन्नुभयो तपाईँको आवाजै मैले बुझ्न सकिनँ एकपल्ट फेरि कृपया के गर्नुहोस् इसुपजीले बसी बसाउने हो अनि पढ्ने लेख्ने गर्नुहुन्न पढ्ने लेख्ने गर्नुहुन्न सुन्नु भएन है इसुपजी सम्पर्कमा हुनुहुन्छ तर उहाँले मेरो आवाजलाई सुनिरहनु भएको छैन एकपल्ट फेरि पनि उहाँलाई स्वागत गर्ने प्रयास गरौँ इसुपजी सुनिरहनु भएको छ कसलाई सम्झने आज कार्यक्रम मार्फत प्रधान हजुरलाई धन्यवाद अनि मेरो घर पूजाहरूलाई अनि दादा अनि मेरो दिदीहरू सम्पूर्णलाई अनि मेरो मलाई इसु भनेर चिने नचिने सम्पूर्णलाई इसुजी आइरहनु होला माया नमार्नु होला अहिले भने छुट्टिन्छ नमस्कार नमस्ते आउनु भएको थियो इसु पदमपुरबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ फेरि पनि भाका सुन्ने बेला भएको छ यति बेला भने यो क्रममा हामीले दुईजना मित्रहरूसँग कुराकानी गरिसकेका छौँ यो भाका तपाईँका लागि छोडे निरमा यहाँ म मरेको दुःख घडीमा यस्तै यस्तै कुरा भइरहेको थियो अलिकति सामाजिक नियमभन्दा परको विषयवस्तुमा केन्द्रित रहेर बनाइएको भाका हो त्यसो त पछिल्लो समयमा जुन समय परिवर्तन हुँदै जाँदाखेरि आजको पचासौँ सयौँ वर्षपछि यो बेला पनि नआउला भन्न चाहिँ सकिन्न र पनि अहिलेको स्थितिमा भने आफन्तको दुःखद घडीमा आफन्तको मृत्युसँगै नुन छोड्ने चलन नेपाली समाजमा छ यो भाकाले चाहिँ नुनमा नछिडिदियो है भन्ने कुरा गर्दै थियो आजको लागि बिदा माग्नुपर्छ भन्ने इसारा राजबाट आयो छुट्टिनु पर्ने हुन्छ समय करिब करिब सकिन लागेको छ आज गाईघाटबाट सन्जु आउनुभयो सिद्धिबाट दिनेश चेपान चण्डी भन्जाङबाट एलिसा गुरुङ अनि पदमपुरबाट इसुप आउनुभएको थियो जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भोलि फेरि कार्यक्रम अर्पण समर्पणमा तपाईँ हाम्रो भेट हुने नै छ म प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई धन्यवाद रामु आचार्य विदा हुन्छु नमस्कार hand. आँसु केही होइन दुनियाँले भन्छन् कस्तो माया मलाई एक्लो पारे मेरो आँसु झरे नि तिमी खुसी छौ भने चिता बुझ्छ मेरो तिम्रो दुःख देखिनु दुनियाँले भन्छन् कस्तो माया तेरो मलाई एक्लो लो नि मेरो आँसु झरे नि तिमी खुसी छौ भने चित्र बोल्छ मेरो मलाई एक्लो अर्पण एक सौ चार थोपलो पांच मेगा हर्ट तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्ड जोडी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा